मापदण्ड पुरा नगरेका चितवनका दुईवटा निजी अस्पतालमा तालाबन्दी ए माओवादीका समानुपातिक उम्मेद्वार सियाराम कुशवाहा चितवनबाट पक्राउ हत्यामा संलग्न भएको आरोप बाह्र बुधे समझदारी र शान्ति सम्झौताको औचित्य सकिएको नेकपा माओवादीको घोषणा चुनावको बेला भएका बम विस्फोटको जिम्मा ए माओवादी सडकमा आए कार्यगत एकता हुन सक्ने वैद्यको भनाई समानुपातिकतर्फका सभासद बन्नेको नाम बुझाउन निर्वाचन आयोगद्वारा फेरि सात दिनको समय थप नेपालमा लगानी बढाउन फ्रान्स सरकारलाई अर्थमन्त्री शङ्कर कोइरालाको आग्रह अफगानिस्तानमा लडाकुका रूपमा कार्यरत सबै अस्ट्रेलियन सैनिक फिर्ता सेवा दिएका सैनिकप्रति प्रधानमन्त्री टोनीद्वारा आभार व्यक्त फिलिपिन्समा भएको बस दुर्घटनामा एक्काइस जनाको मृत्यु र टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टोलीलाई सरकारद्वारा सम्मान चितवनमा भोलिदेखि टी ट्वेन्टी राष्ट्रिय क्रिकेट हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा मापदण्ड पुरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज ती अस्पतालमा तालाबन्दी गरेको छ दर्ता नभएको नवीकरण नगरेको र अन्य मापदण्ड पुरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साता अघि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो अस्पतालमा रहेका बिरामीलाई अवस्था हेरी अन्य अस्पतालमा पठाएर बढीमा तिन दिनभित्र अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको थियो प्रशासनको निर्देशनको अवज्ञा गर्दै सञ्चालनमा रहेका भरतपुरको ओएस ओएसिस मेडिकल कलेज र एडभान्स अस्पतालमा प्रशासनले आज तालाबन्दी गरेको हो प्रशासन कार्यालयले दिएको निर्देशन अवज्ञा गरेर अस्पताल सञ्चालन गरेकाले बाध्य भएर आफूले अस्पतालमा तालाबन्दी गर्नु परेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो ओम अस्पताल र पूर्वी चितवनको पर्सामा रहेको परोपकार अस्पताल भने प्रशासनको निर्देशनपछि बन्द भएका छन् स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पुरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको थियो चितवनमा एक सरकारी अस्पताल दुई मेडिकल कलेज एक क्यान्सर अस्पताल एक आँखा अस्पताल र छब्बिसवटा निजी अस्पताल सञ्चालनमा रहेका छन् यसबीच ओएसएस मेडिकल कलेज भरतपुरका सञ्चालक मनोज चौधरीको शैक्षिक योग्यताको छानबिन गर्न शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यले हेटौँडा पठाइएको छ चौधरीको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक प्रमाणपत्रको सकल र नक्कल दुवै क्षेत्रीय कार्यले पठाएको हो एकीकृत नेकपा माओवादीका समानुपातिक तर्फका उम्मेद्वार सियाराम प्रसाद कुशवाहा फिरोजलाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ केही वर्षअघि वीरगंजमा भएको विश्व हिन्दू युवा संघका अध्यक्ष काशीराम तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो अठाइस वर्षीय फिरोज ए माओवादीको समानुपातिक तर्फको सूचीमा एक नम्बरमा रहेका छन् उनी ए माओवादी नेता प्रभु शाह मन्त्री भएका बेला सौकीय सचिव समेत बनेका थिए चितवनमा पालिएका गाईमा फरक खालको खोरेत रोगको प्रकोप देखिएको छ चितवनको कुमरोजबाट सुरु भएको यो रोग अन्य क्षेत्रमा पनि देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो प्रकोप बढ्दै गएकाले तीन टोली परिचालन गरेर नमुना सङ्कलन थालिएको कार्कीले बताउनुभयो उहाँका अनुसार विशेष गरी गाई र बाछा बाछीमा मात्र यसको सङ्क्रमण देखिएपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाउने तयारी गरिएको छ कुमरोजपछि खोलेसिमल र मङ्गलपुर क्षेत्रमा समेत खोरेत रोग देखिएको कार्यालयले जनाएको छ कृषकले दर्जन बढी गाई र बाछा बाछी मरिसकेको जनाएका छन् कुमरोजका कृषक राजन चौधरीले खोरेत लागेर मर्ने क्रम जारी रहेको बताउनुभयो पशु कार्यालयले भने कति मरे भनेर तथ्याङ्क आइ नसकेको जनाएको छ नमुना राजधानीको खोरेत नियन्त्रण आयोजनामा पठाउने र आयोजनाबाट परीक्षणका लागि भारत पठाउन सक्ने पशु कार्यालयका प्रमुख कार्कीले बताउनुभयो सुरुमा ज्वरो आउने मुख र खुट्टामा घाउ देखिने रियाल काट्ने र पछि मर्ने समस्या रहेको पशु चिकित्सकले बताएका छन् नेकपा माओवादीले मुलुक दुई हजार सडचालिस सालकी अवस्थामा फर्किएको निष्कर्ष निकाल्दै बाह्र बुधे समझदारी र शान्ति सम्झौताको कुनै अर्थ नभएको घोषणा गरेको छ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्य किरणले अब नयाँ सिराबाट सहमति खोज्नुपर्ने भन्दै जनविद्रोहको तयारीमा जुट्ने जानकारी दिनुभयो ललितपुरमा भएको पत्रकार सम्मेलनमा वैद्यले मुलुक यथास्थितिवादीको हातमा गएको आरोप लगाउँदै कंग्रेस एमालेको दुई तिहाई भएको संविधानसभाबाट सभाबाट जनपक्षीय संविधान बन्न नसक्ने बताउनुभयो वैद्यले जनयुद्धका उपलब्धि षड्यन्त्रमूलक ढङ्गले बताउनु बताउनुभयो वैद्यले चुनाव थुल्न विभिन्न ठाउँमा भएका बम विस्फोटको आफ्नो पार्टीले जिम्मा लिने बताउनुभयो नेकपा माओवादीले चुनाव सम्पन्न भएको छब्बिस दिनपछि बम विस्फोटको जिम्मा लिएको हो सार्वजनिक यातायातका साधनमाथि प्रहार भएका बमबाट दुईजनाको ज्यान समेत गएको थियो पत्रकार सम्मेलनमा वैद्यले कमल दाहाल नेतृत्वको ए माओवादी सडकमा आए कार्यगत एकता हुन सक्ने बताउनुभयो उहाँहरू सडकमा आउनुभयो भने कार्यगत एकता हुन सक्छ उहाँले भन्नुभयो ए माओवादीका जितेका सभासदले राजीनामा दिनुपर्छ समानुपातिको सूची बुझाउनु हुँदैन निर्वाचन आयोगले समानुपातिकतर्फ सभासद बन्नेको नाम बुझाउने समय फेरि सात दिन थपेको छ मुख्य दलहरूको आग्रहमा नाम सिफारिस गर्ने समय पुस दस गतेसम्मका लागि थपिएको आयोगका सह न्यायाधिवक्ता महेश शर्मा पौडेले जानकारी दिनुभयो यसअघि आयोगले मङ्सिर पच्चिस गतेसम्म नाम बुझाउन भने पनि मुख्य दलहरूले नाम नबुझाई आयोगलाई समय थप्न आग्रह गरे गरेअनुसार आयोगले पुस्तिन गतेसम्मको समय थप गरेको थियो आज बिहान कङ्ग्रेस सभापति सुशील कोइराला एमालेका अध्यक्ष जलनाथ खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसवादी दलका नेताले समेत हस्ताक्षर गरेर समय थप्न आग्रह गरेका थिए शनिबार बसेको उच्चस्तरीय राजनैतिक समितिको बैठकमा एकीकृत माओवादीले समानुपातिकतर्फ सभासद बन्नेको नाम सिफारिस गर्ने समय थप्नुपर्ने प्रस्ताव गरेको थियो अर्थमन्त्री शङ्कर प्रसाद कोइरेलाले शिक्षा स्वास्थ्य पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउन फ्रान्स सरकारसँग आग्रह गर्नुभएको छ नेपालका लागि फ्रान्सले राजदूत मार्टिन बासेरोसँग अर्थ मन्त्रालयमा आज भएको भेटमा मन्त्री कोइरेलाले द्विपक्षीय तथा आर्थिक सम्बन्ध सुदृढ गर्न आवश्यक भएको बताउनुभयो भूकम्प प्रविधिका क्षेत्रमा तीन दशकदेखि फ्रान्स सरकारले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन र सगरमाथा आधार शिविरमा पर्वतारोहण सम्बन्धी विद्यालय स्थापना स्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो सो अवसरमा राजदूत बासेरोले फ्रान्स सरकारले शहरी विकास सडक बत्ती सौर्य ऊर्जा र यातायातको क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जानकारी दिनुभयो फ्रान्सले लगानीकर्ताहरूको टोली केही दुई महिनाभित्र नेपाल आउने भएकाले तिनीहरूलाई सहयोग गर्न सरकारको ध्यानकर्षण गराउँदै उहाँले काठमाडौँमा केवलकार निर्माण गर्न आफ्नो सरकारले छिट्टै अध्ययन थाल्ने बताउनुभयो मन्त्री कोइरुलाले सरकारवाला मन्त्रालय निजी क्षेत्रलाई सहभागी गराएर यस्ता कार्यक्रम सम्पन्न गर्न सुझाव दिँदै जननिर्वाचित सरकारले वैदेशिक सहयोगलाई प्रोत्साहित गर्ने विश्वास दिलाउनुभयो कृषि विभागले विभाग मातहतका कार्यालयमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र आजदेखि कार्यान्वयनमा ल्याएको छ यस आर्थिक वर्षको पुष मसान्तसम्ममा विभाग अन्तर्गतका सबै कार्यालयमा बडापत्र लागू गरिसक्ने विभागले जनाएको छ कार्यालयहरूद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने ध्येयले विभागले आफू मातहतका एक सय पाँचवटा कार्यालयमा छब्बिस बुधे बडापत्र कार्यान्वयनमा ल्याएको हो प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयका सचिव कृष्णहरि बासको कोटा र कृषि विकास मन्त्रालयका सचिव जय मुकुन्द खनालले सो बडापत्रको आज संयुक्त रूपमा सुरुवात गर्नुभयो विभाग अन्तर्गतको मत्स्य विकास निर्देशनालय बालाजुमा आयोजित सो कार्यक्रममा उहाँहरूले यसबाट कृषकहरूको माथि उठ्ने र सेवाग्राहीका गुनासाहरू सम्बोधन हुने बताउनुभयो मत्स्य विकास निर्देशनालयका प्रमुख राजेन्द्र प्रसाद केसीले क्षतिपूर्ति सहितको नागरिक बडापत्रले सेवामा पारदर्शिता सुलभता र प्रविधिमा विस्तार हुने धारणा राख्नुभयो राष्ट्रिय मत्स्य विकास कार्य कार्यक्रमका प्रमुख रमानन्द मिश्रले निर्देशनालय अन्तर्गत मुख्य काम मत्स्य रोग पहिचान र मत्स्य पालनका लागि पानीको गुणस्तर जाँच रहेको बताउनुभयो ती सेवाका लागि सेवाग्राहीले निवेदन दिएको तिन दिनभित्र सेवा पाइसक्नुपर्नेछ यदि दिन नसकेमा एक हजार क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको छ चितवनका सामुदायिक कलेजको पठन पाठन आज ठप्प भएको छ सरकारले तोकेको तलब भत्ताको माग गर्दै चितवनका सामुदायिक कलेजको पठन पाठन अवरुद्ध भएको हो पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका कोषाध्यक्ष बालानाथ सिग्देलले आफूहरूको माग सुनाइ नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिनुभयो आज पेन डाउन गर्दै कक्षा बहिष्कार गरेको र आगामी कार्यक्रमहरू तय गरिँदै जाने समेत उहाँले जानकारी दिनुभयो चितवनका करिब पन्ध्रवटा कलेजमा करिब पाँच सयजना प्राध्यापकहरूले अध्यापन गराउँदै आएका छन् Thank you. चितवनमा यसपटक धान उत्पादनमा वृद्धि भएको छ धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ उत्पादकत्व बढेकाले लगाएको क्षेत्र घटे पनि उत्पादन भने बढेको कार्यालयका बाली विकास अधिकृत राजन ढकालले जानकारी दिनुभयो यो वर्ष चितवनमा कुल उनातिस हजार पाँच सय पचहत्तर हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो जसमा कुल एक मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिनुभयो पालो रिपोर्टको जाडो महिना बढेसँगै सिरक डस्नाको व्यापारमा पनि वृद्धि हुने व्यापारीहरूको आशालाई बजारको प्रतिस्पर्धाले निराशामा बदलेको छ एउटै किसिमको तथा एउटै वस्तुको धेरै बजार भयो भने एक अर्कामा प्रतिस्पर्धा त हुन्छ नै बिक्री वितरण तथा व्यापार पनि सोचेको जस्तो नहुने स्वाभाविक हो सहकर्मी ज्योति महतोको रिपोर्ट जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँदछ यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ ओढ्ने लगाउने कपडा जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको अवस्थामा भने सिरक डस्ना बनाएर बिक्री वितरण गर्ने व्यापारीहरू कहिले जाडो मौसम आउँछ र सिरक डस्ना बनाएर बेचबिखन गरी मनगी आमदानी गर्ने सपना चकनाचुर भएको छ बढ्दो सहरीकरण र बजारका कारणले अन्य क्षेत्र लगायत बजारमा पनि प्रतिस्पर्धा देखिन्छ प्रतिस्पर्धा एउटा यस्तो चिज हो जसले गर्दा धेरै कुरा कुरामा ध्यान दिनुपर्ने हुन्छ चाहे पढाइमा होस् चाहे फेसनमा होस् हरेकको आ आफ्नै किसिमको प्रतिस्पर्धासँग सामना गर्नुपर्ने अवस्था हुन्छ यस्तै प्रकारको प्रतिस्पर्धा पनि विशेष गरेर जाडो महिनामा बिक्री हुने सिरक डस्नाको बजारमा पनि आफ्नै किसिमको प्रतिस्पर्धा रहेको पाइन्छ जाडो महिना पर्खेर बसेका कतिपय सिरक डस्ना व्यापारीहरू जाडो महिना लाग्दा पनि भने जस्तो व्यापार नहुँदा चिन्तित भएका छन् एउटै सामानको धेरै पसल तथा धेरै बजार भएमा प्रतिस्पर्धा भइ नै हाल्छ टाढी बजारमा अहिले सिरक डस्नाको पसल धेरै भएकोले प्रतिस्पर्धा पनि बढेको देखिन्छ यही प्रतिस्पर्धाले जाडो महिनामा सबैभन्दा धेरै चाहिने सिरक डस्नाको व्यापार भने सोचेको जस्तो नभएको रत्नगर दुई टाढीका सिरक डस्ना व्यापारी यासी अजिम खानले बताउनु भयो पहिला जस्तो जाडो छैन अहिले अहिले ठिक ठिकै जाडो भयो ठिक ठिकै व्यापार भए पहिला जस्तो व्यापार छैन एउटा सिरकको पिसको हिसाबले हो सिरक चाहिँ साढे तिन सय रुपियाँ डस्नाको जाला चाहिँ किलोको हिसाबले हो बिस रुपियाँ पच्चिस रुपियाँ हेरी हेरी नयाँ पुरानोको हुन्छ पोहोरको तुलनामा त फिफ्टी पर्सेन्ट घटिसक्यो अहिले यो बिक्री नहुनुको कारण अहिले पहिलादेखि पहिला जस्तो जाडो पनि छैन पहिलाभन्दा बढी दोकानहरू पनि भइसक्यो बजार प्रतिस्पर्धाका साथै बढ्दो सहरीकरण तथा फेसनले गर्दा पनि आजभोलि सिरकको विकल्पमा ब्ल्याङ्केट तथा अन्य ओढ्ने ओछ्याउने भएकोले सिरकको प्रयोग कम हुनाले सिरक डस्नाको व्यापारमा कमी आएको हो अर्कोतिर रोजगारीका सिलसिलामा विदेश गएकाहरू स्वदेश फर्किने समयमा ब्ल्याङ्केट ल्याउने भएकोले पनि सिरकको माग कम भएको हो तथा तथा भन्दा हलुङ्गो र न्यानो भएकोले पनि सिरकको साटो ब्ल्याङ्केट अधिकांश व्यक्तिको रोजाइमा पर्ने भएकोले पनि सिरकको व्यापार खस्केको हो यसरी सिरकको विकल्पमा अन्य ओढ्ने र ओछ्याउने प्रयोग गर्न थालेपछि सिरक डस्नाको व्यापार खस्केको सिरक डस्ना व्यापारीहरूको गुनासो छ अर्कोतिर सिरक बिक्री हुने महिना भए पनि भने जस्तो बिक्री वितरण नहुँदा जीविकोपार्जन गर्न समेत गाह्रो भएको सिरक डस्ना व्यापारीहरूले बताएका छन् एउटा सिरकको तीन सय पचास रुपियाँसम्म बिक्री वितरण हुँदै आए आएकोमा अहिले तीन सय पचास रुपियाँ पनि महँगो भएको ग्राहकहरू गुनासो गर्दा झन तनाव हुने व्यापारीहरूले बताएका छन् त्यसैले पोहोर तुलनामा यसपालि सिरकको व्यापार खासै नभएको अर्का सिरक डस्ना व्यापारी मोहम्मद अकबरले बताउनुभयो इन्डियाबाट म तिहारी सिरकहरू बनाउने सिरक डस्ना तिन सय आउँछ अलिअलि ए दुई तिन घोडा त्यति छैन आधी जाडो कम भएर जाडै कम भएर त्यो सिरक बिकेन जाडो महिना बढेसँगै सिरकको व्यापारमा पनि वृद्धि हुने व्यापारीहरूको आस्थालाई बजारको प्रतिस्पर्धाले निराशामा बदलेको छ एउटै किसिमको तथा एउटै वस्तुको धेरै बजार भयो भने एक अर्कामा प्रतिस्पर्धा त हुन्छ नै बिक्री वितरण तथा व्यापार पनि सोचेको जस्तो नहुने स्वाभाविक हो त्यसैले बजारको माग अनुसार एकै ठाउँमा एउटै वस्तुको धेरै बजार राख्नुभन्दा छुट्टा छुट्टै वस्तुको व्यापार गर्नु नै मुनाफाको लागि उचित उपाय हो भन्ने व्यापारीहरूले बुझ्न जरुरी छ नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ यसअघि छ घन्टा हुँदै आएको लोडसेडिङ अब दैनिक नौ घन्टा बत्ती जानेछ अब सातामा एक दिन बाहेक दैनिक तीन पटक लोड सेडिङ हुनेछ एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोड सेडिङ हुनेछ नदीमा जलस्तर घटेपछि विद्युत उत्पादन घटेर माग अनुसारको आपूर्तिमा कठिनाई भएपछि लोड सेडिङ बढाइएको प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार विद्युतको माग एक हजार एक सय मेगावाट र आपूर्ति भारतबाट समेत गरी छ सय साठी मेगावाट मात्र छ कालीगण्डकी मध्य मर्स्याङदी मर्स्याङदी लगायत अन्य आयोजनाबाट विद्युत उत्पादन घट्न थालेकाले पनि लोड सेडिङ बढाइएको प्राधिकरणले जनाएको छ रौतहटको लक्ष्मी निया गाविसमा दुई हप्तादेखि आतंक मचाएको जंगली हात्तीलाई प्राविधिक टोलीले बेहोस पार्ने सुई ड्याटिङ लगाएका छन् बिहान तीन बजेतिर देखिएको हात्तीलाई टोलीले सावधानीपूर्वक ड्याटिङ प्रहार गरेको थियो चालिस मिटर टाढाबाट बन्दुकमा राखेर प्रहार गरिने सुई लागेपछि भागेको हात्ती अझै नभेटिएको रौतहटको जिल्ला वन कार्यालयले जनाएको छ बेहोस नभई हात्ती उखु घारी हुँदै जंगलतिर भागेपछि वनरक्षक टोलीले छ राउन्ड हवाई फायर गरेको थियो चारवटा समूहमा विभाजित भएका निकुञ्जका प्राविधिक टोली मध्ये भैसहीको प्राथमिक विद्यालय छेउमा एम्बु थापेर बसेको किरण रिसालको टोलीले आज बिहान तीन बजे हात्तीलाई ड्याटिङ प्रहार गरेको थियो हात्तीको खोजी गरिरहेको बुटुवाका बासिन्दा जीवनाथ शिवाकोटीले बताउनुभयो सुन व्यवसायहरूले यसपालिको मङ्सिर महिनामा चाँदीको सन्तोषजनक कारोबार नभएको बताएका छन् विवाहको सिजन हुँदा पनि विभिन्न कारणले यसपालिको मङ्सिरमा सुनको व्यापारमा मन्दी छाएको व्यवसायी तेजरत्न साकीले बताउनुभयो मङ्सिर महिनाको सुरुवातमा संविधान सभाको चुनाव र त्यसपछि सुनचाँदीको भावमा आएको उतार चढावका कारण विगतका वर्षमा भन्दा अहिले कारोबार कम भएको उहाँको भनाइ छ पछिल्लो समयमा सुनचाँदीको भावमा गिरावट आएकाले धेरैजसो ग्राहकले अझै घट्ने आशामा सुनको अर्डर नदिएको उहाँले बताउनुभयो साकेका अनुसार अघिल्लो वर्षको मङ्सिरमा दैनिक पैँतालिस किलोसम्म माग आउने गरेकोमा यसपालि तिसदेखि पैँतिस किलो मात्र सुनको माग भएको थियो यसबीच आज सुनको भाव दुई सय रुपियाँले घटेको छ भने चाँदी तोलामा पाँच रुपियाँले घटेको छ सुन तोलामा त्रिपन्न हजार एक सय रुपियाँमा कारोबार भइरहेको छ चाँदीको भाउ तोलाको आठ सय पैँतालिस रुपियाँ छ अब पालो अर्पण आवाजको अर्पण आवाजमा हिजो हामीले सोधेका थियौँ राष्ट्रपतिको बारेमा विवाद सृजना भएकाले अहिलेको अवस्थामा राष्ट्रपति चुप लागेर बस्नु देशका लागि घातक हुने नेमकिपाका अध्यक्ष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 गरिएको छ सन् दुई हजार चौधदेखि अस्ट्रेलियन सैनिक चार सयको संख्यामा मात्रै अफगानिस्तानमा रहनेछन् र उनीहरू अफगान सैन्य फोर्सलाई प्रशिक्षण र सल्लाह दिने काममा मात्रै संलग्न रहनेछन् तीमध्ये धेरैजसो कान्दहार र काबुल क्षेत्रमा रहनेछन् प्रधानमन्त्री टोनी एबोटले सन् दुई हजार एकदेखि अफगानिस्तानमा सेवा दिएका सैनिकप्रति आभार व्यक्त गर्नुभएको छ युद्धका बेला उनीहरूले ठूलो मूल्य सुकाएको भन्दै उहाँले उनीहरूको बलिदान खेर नगएको बताउनुभयो आफ्ना सैनिकका कारण रोजगार एक दशक अघिको भन्दा धेरै फरक र उत्कृष्ट ठाउँ बनेको उहाँको भनाइ छ हार र जितका साथ नभई अफगानिस्तान उत्कृष्ट निर्दिष्ट ठाउँ बन्ने आशाका साथ युद्ध समाप्त भएको भन्दै प्रधानमन्त्री एबोर्टले उरुस्कान उत्कृष्ट शासन व्यवस्था भौतिक पूर्वाधार उपचार सेवा पाउने ठाउँ बनेको दावी गर्नुभयो सन् दुई हजार एकदेखि अफगानिस्तानमा क्रियाशील अस्ट्रेलियन सैनिक मध्ये युद्धका क्रममा चालिसजनाको ज्यान गएको थियो भने दुई सय एकसठी जना गम्भीर रूपमा घाइते छन् फिलिपिन्सको राजधानी मलिनामा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा अरू केही मानिस घाइते भएका छन् बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरूले बताएका छन् फिलिपिन्सका स्थानीय सञ्चार माध्यमका अनुसार धेरैजसोको बसभित्र नै मृत्यु भएको छ दुर्घटना के कारणबाट भएको भन्ने पुष्टि नभएको नभए पनि वर्षा र तीव्र गतिका कारण भएको नसक्ने प्रहरीले अनुमान गरेको छ खेल समाचार ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट भएको नेपाली राष्ट्रिय टोलीलाई सरकारले नगद सहित सम्मान गरेको छ सिंहदरबारमा आज भएको कार्यक्रममा मन्त्री परिषद अध्यक्ष रेग्मीले पन्ध्र खेलाडीलाई पूर्व घोषणा अनुसार जनही दस लाख रुपियाँको चेक प्रदान गर्नुभएको हो प्रशिक्षक पुबुदुदा नायकेलाई पाँच लाख तथा टिम व्यवस्थापकहरूलाई तीन लाख पचास हजार दिइएको छ सरकारले पुरस्कार रकममा कर लगाएको छैन सम्मानपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सरकारले गरेको सम्मानले अझ मेहनत गर्न खेलाड़ीहरूलाई प्रोत्साहन मिलेको बताउनुभयो मन्त्री परिषद अध्यक्ष रेग्मीले क्रिकेटमा पाएको अविश्वसनीय सफलताले नयाँ आयाम थपिएको बताउनुभयो नेपाली खेलाडीहरूमा जिम्मेवारी थपिएको भन्दै उहाँले नेपालले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा एक दिवसीय विश्वकप छनौट क्रिकेटको तयारीका लागि मंगलबार श्रीलंका जान लागेको नेपाली क्रिकेट टोलीलाई विदाई समेत गरिएको थियो Thank you भरतपुरमा जिल्लाकै सर्वाधिक राशिको टी ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र क्याम्पस इकाइको आयोजना तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा भोलिदेखि शिव पौडेल स्मृति अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले खेलको तयारी पूरा भएको जनाएको छ दुई वर्ष अघि चितवनको भरतपुर कारागारमा हत्या गरेका तात्कालीन दल र चितवनका अध्यक्ष शिव पौडेलको स्मृतिमा खेल हुन लागेको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो बाह्रवटा टिमको सहभागिता रहने प्रतियोगिता सम्पन्न गर्न करिब चार लाख अडचालिस हजार खर्च लाग्ने अनुमान गरिएको छ क्याम्पसको खेल मैदानमा हुने खेलका लागि पेच निर्माण गर्न आयोजकले दस हजार रुपियाँ खर्चेको जनाएको छ प्रतियोगिताको विजय टिमले अडसठी हजार नौ सय दुई दोस्रो हुनेले पैँतिस हजार नौ सय दुई रुपियाँ दुई रुपियाँ नगद पुरस्कार पाउनेछ लेकम नक आउटका आधारमा हुने सो खेलमा नेपाल क्रिकेट सङ्घबाट उपलब्ध गराइएका राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले सम्पूर्ण खेलको अम्पायरिङ गर्ने जनाइएको छ त्यस्तै प्रतियोगिताको समापन हुने दिन पौष चौध गते फुड फेस्टिभलको समेत आयोजना गरिएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मापदण्ड पूरा नगरेका चितवनका दुईवटा निजी अस्पतालमा तालाबन्दी ए माओवादीका समानुपातिक उम्मेद्वार सियाराम कुशवाहा चितवनबाट पक्राउ हत्यामा संलग्न रहेको आरोप बाह्र बुधे समझदारी र शान्ति सम्झौताको औचित्य सकिएको नेकपा माओवादीको घोषणा चुनावको बेला भएका बम विस्फोटको जिम्मा ए माओवादी सड़कमा आए कार्यगत एकता हुन सक्ने वैद्यको भनाई समानुपातिकतर्फ सभासद बन्नेको नाम बुझाउन निर्वाचन आयोगद्वारा फेरि सात दिनको समय थप नेपालमा लगानी बढाउन फ्रान्स सरकारद्वारा अर्थमन्त्री शङ्कर फ्रान्स सरकारलाई अर्थमन्त्री शङ्कर कोइरालाको आग्रह अफगानिस्तानमा लडाकुको रूपमा कार्यरत सबै अस्ट्रेलियन सैनिक फिर्ता सेवा दिएका सैनिकप्रति प्रधानमन्त्री टोनीद्वारा आभार व्यक्त फिलिपिन्समा भएको बस दुर्घटनामा एक्काइसजनाको मृत्यु र टी ट्वेन्टी विश्वकप क्रिकेटमा सनौट भएको नेपाली टोलीलाई सरकारद्वारा सम्मान सिद्धवनमा भोलिदेखि टी ट्वेन्टी राष्ट्रिय क्रिकेट हुने